नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लौ खानुस गाउँको बसाइ लिएर आज पनि उपस्थित भएको छु म तपाईँको गाउँ खाने कथाको साथी तपाईँको दिलभित्रको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल प्रत्येक बुधबार दिउँसो तीन बजेको नेपाल वाणी समाचारपछि लगभग लगभग चार बजेसम्म आउने गर्दछ कार्यक्रम लौखानुस गाउँ कार्यक्रम लौखानुस गाउँ तपाईँ यति बेला रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहर सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लौखानुस गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्ने गर्दछौँ गाउँ खाने कथाको सही जवाब दिन सक्नुभयो भने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ नोकिया सामसुङ कलर सी स्पाइस लाभा माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ हातमा लगाउने वारेन्टी हाते घडी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै एनटिसी र एनसेलका सिम कार्ड पनि उपलब्ध रहेको जानकारी पाएका छौँ तपाईँ एन्ड्रोइड मोबाइल चलाउनु भएको छ स्मार्टफोन चलाउनु भएको छ भने तपाईँलाई आवश्यक पर्ने एप्लिकेसन फ्रीमा डाउनलोड पनि गर्न सक्नुहुन्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनमा सम्पर्क नम्बर रहेको छ शून्य छपन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस तपाईँलाई मोबाइल सम्बन्धी कुनै काम परेको छ इलेक्ट्रोनिक्सको सामान चाहिएको छ भने पनि सम्पर्क गर्नुहोला वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसमा शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी अनि रमाइलो खेल गाउँखाने कथाको खेल खेल्छु कहाँदेखि को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्कार मेरो आवाज उता पुगिराखेको छ जस्तो लागेको छैन उहाँको आवाज हामीले पनि सुनेका छैनौँ कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ सलिना बसेल सलिनाजी गडौलीबाट भन्नुभयो है गडौलीतिरको हालखबर के छ अहिले छैन है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाले है त ध्यान दिएर सुन्नुहोला है पहाडको शिखरमा छ कालो कालो वन जसलाई बोकी हिँड्छन् सधैँभरि संसारका जन के होला पहाडको शिखरमा छ कालो कालो वन जसलाई बोकी हिँड्छन् सधैँ संसारका जन के होला के गर्ने यसैलाई गर्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त तपाईँको यो जवाफलाई तपाईँको जवाफ बिग्रियो त अब बिग्रियो भनेको छ कम्प्युटरले सही जवाफ के हो भनेर जान्नको लागि कार्यक्रम सुन्दै होला अहिले भने छुट्टिन्छौँ नमस्कार सलिना बसेल आउनुभएको थियो गडौलीदेखि उहाँले यसको जवाब दिन सक्नु भएन निकै सजिलो छ <laughs> हुन त मलाई यसको जवाब थाहा भएको भएर पनि सजिलो लागेको हुनसक्छ तपाईँलाई पनि यसको जवाब आउँछ भने आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै अब यो दुईजना सहभागी साथीहरूलाई सोध्छौँ यही गाउँखाने कथा फेरि पनि कोही सहभागी आइसक्नु भएको जानकारी पाएको छु उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर उहाँको आवाज सुनिराखेका छैनौँ कहाँदेखि को हुनुहुन्छ स्वागत गर्ने क्रममा रहिरहेको छु हजुर नमस्ते मेरो आवाज उता गइराखेको छैन राज के भइरहेछ मिलाउने प्रयासमा राज पनि हामी तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेलिरहेका छौँ कार्यक्रम लौखानुस गाउँको बसाइमा रमाइला रमाइला गाउँखाने कथाहरू तपाईँको माझमा लिएर आउने गर्दछु तपाईँले सही जवाब दिनुभयो भने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको हेमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ प्रविधिमा हुनुहुन्छ राज मसु छु तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ कोही साथी हुनुहुन्छ है कोही साथी आउँदै हुनुहुन्छ उहाँसँग कुराकानी गरिराख्नु भएको छ राजले प्रविधिमा फेरि पनि केही गडबडी देखियो देखिएको हो कि जस्तो भान भइरहेको छ राज मिलाउने भरपूर प्रयासमा हुनुहुन्छ तपाईँसँग रमाइलो खेल खेल्ने गर्दछौँ यो बुधबारको बसाइमा कार्यक्रम लौखानु गाउँमा उत्कृष्ट अनि हाम्रै गाउँघरको खेल खेल्छौँ हामी शब्दको खेल हो यो कोही बेला मकै छोडाउने बेलामा मकैको झुत्तो बनाउने बेलामा पनि खेल्ने गरिन्छ यो गाउँखाने कथाको खेल आज पनि मसँग त्यस्तै रमाइलो रमाइलो गाउँखाने कथा तपाईँको माझमा लिएर आएको छु गाउँखाने कथाको प्रश्नमा नै उत्तर हुने गर्दछ ध्यान दिएर प्रश्न सुन्नुभयो अनि प्रश्नलाई बुझ्नुभयो भने तपाईँले जवाब सजिलै निकाल्न सक्नुहुन्छ एकजना साथीलाई सोधिसकेको छु पहाडको शिखरमा छ कालो कालो वन जसलाई बोकी हिँड्छन् सधैँ संसारका छन् यो गाउँखाने कथा तपाईँको लागि राखिसकेको छु फेरि पनि कोही सहभागी हुनुहुन्छ राजको इसारा तर प्रविधिमा केही गडबडी छ यति बेला भने एउटा आवाज सुन्नुपर्छ भन्ने इसारा पाएको छु राजबाट केही बेरको लागि यो आवाज तपाईँको लागि राख्छु फेरि पनि कोही साथी हुनुहुन्छ तर पनि उहाँलाई बिचमा एकछिन रोक्नुपर्ने हुन्छ किनभने प्रविधिमा मिलाउने क्रम जारी रहिरहेको छ राज मिलाउने प्रयास हुनुहुन्छ यति बेला भने यो भाका तपाईँको लागि त्यसपछि फेरि आउनेछौँ पछि पुनः जोड्नेछौँ यति बेला भने प्रविधिबाट सबै कुरा मिलिसकेको इसारा पाएका छौँ प्रविधिमा को हुनुहुन्छ कहाँदेखि उहाँलाई स्वागत गर्ने जमर्को गरिरहेको छु कहाँदेखि को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ म नवीन नवीनको पछाडि के होला आचार्य आचार्य नामैमा आचार्य छ अब हेरौँ तपाईँको गाउँ खाने कथाको जवाब चाहिँ कस्तो आउला पहाडको शिखरमा छ कालो कालो वन जसलाई बोकी हिँड्छन् सधैँ संसारका जन के होला टुप्पी सबैजनाले बोक्छन् र के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त नवीनजी अब कम्प्युटरले जवाफ बिग्रियो भनेको छ यसको सही जवाफ के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार नवीन आचार्य आउनुभएको थियो मोहनादेखि लगभग लगभग मिलाउने ठाउँसम्म पुग्नु भएको थियो तर मिल्न भने सकेको छैन कम्प्युटरमा जे उत्तर छ कम्प्युटरले सोही उत्तरलाई मात्रै आधिकारिक मान्ने गर्दछ त्यसैले हामीले पनि यसलाई सही जवाब मान्न सक्दैनौँ अब एकजना साथीलाई सोध्छौँ त्यसपछि भने हामी यसको जवाब आफै नै दिनेछौँ यति बेला कोही सहभागी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ म लोक गुरुङ चण्डी भन्ज्याङबाट लोक गुरुङ चण्डी भन्ज्याङबाट हजुर के छ त्यतातिरको हालखबर एकदम ठिकै छ दाजु हजुरको ए हाम्रो पनि एकदम ठिक छ तपाईँहरूको माया र आशीर्वादले गर्दा <laughs> खाजा खाइसक्नुभयो हजुर खाइसक्यो हुन्छ तपाईँको लागि पनि गाउँ खाने कथा राखिहाल्छु है त ढिला नगरिकन हुन्छ पहाडको शिखरमा छ कालो कालो वन जसलाई बोकी हिँड्छन् सधैँ संसारका जन के होला कपाल होला कपाल होला हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने अन्तिम सबै हाम्रै कपाल हुन्छ नि सबै हाम्रो कम्प्युटरले के भन्छ तपाईँको जवाबलाई सुनौ है त तपाईँ गाउँ खाने विद्वान ताली पड्किसकेको छ सही जवाब आइसकेको छ विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार लो गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट गाउँखाने कथाको जवाफ मिलाएर गइसक्नु भएको छ भने फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ जमुनापुरबाट अस्मिता कटेल जमुनापुरबाट अस्मिता कटेल हजुर अस्मिताजी के गर्नुहुन्छ म त्यत्तिकै बसी बसाएँ त्यत्तिकै बसी बसाएँ है हजुर कार्यक्रममा पहिलो पटक हो जस्तो लाग्यो हजुर हजुर हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छु है त पटुकी कसी पटुकी कसी कम्मरमा गर्छिन् काम नानी आफू भने निरन्तर खिँदै नै जाने के होला पटुकी कसी कम्मरमा गर्छिन् काम नानी आफू भने निरन्तर खिँदै नै जाने के होला कोदालो कोदालो कोदालोले कम्मरमा पटुकी कस्तो होला अस्मिताजी के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हजुर सोधौँ कम्प्युटरलाई के भन्छ तपाईँको जवाफलाई तपाईँको जवाफ बिग्रियो त सीताजी कम्प्युटरले तपाईँको जवाफ बिग्रिएको छ भनेर भनेको छ है तपाईँले पनि त्यो चिज कहिले काहीँ प्रयोगमा ल्याउनुहुन्छ होला यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार अस्मिता कटिलाउनु भएको थियो जमुनापुरदेखि मिलाउन सक्नु भएन यही गाउँखाने कथा अब हामी दुईजना साथीहरूलाई राख्नेछौँ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ कार्यक्रम हो लौखानुस गाउँ तपाईँ यति बेला भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो रेडियो अर्पण एक सय सात थुप्रो पाँच मेगाज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु dot radio Arpan dot com dot एनपीबाट कार्यक्रम लौखानुस गाउँको बसाइमा रहिरहेका छौँ प्रविधिमा राज म छु तपाईँको साथी राजन दिल गुरुङ कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ झुरझुरेदेखि नाम अलि स्पष्ट आएन नि सन्तोष कोइराला सन्तोषजी हाम्रो आवाज सुनिराख्नु भएको छ है सन्तोषजीको पछाडि रेडियो छ कि जस्तो लाग्यो कि तपाईँको त्यो रेडियोलाई केही बेर बन्द गर्न पाए हुन्थ्यो कि अहिले भने आवाज स्पष्ट आएको छ सन्तोषजी के गर्नुहुन्छ भन्नुहोस् कुन लेभल कति कक्षामा पढ्दै हुनुहुन्छ टेनमा पढ्दै हुनुहुन्छ पढाइ कस्तो चलिरहेको छ राम्रै छ है कार्यक्रममा पहिलोपल्ट हो जस्तो लाग्यो नि हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि गाउँ खाने कथा राखिहाल्छु है त पटुकी कसी कम्मरमा गर्छिन् काम नानी आफू भने निरन्तर खिँदै जाने के होला मदानी हजुर के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने होला हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त सन्तोषजी सन्तोषजी हजुर तपाईँको जवाफलाई पनि बिग्रियो भनेको छ कम्प्युटरले सही जवाफ के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार सन्तोष कोइराला हुनुहुन्थ्यो झुरझुरेदेखि हुन त मदानीले पनि कम्मर खसेकै हुन्छ तर बाँधिएको चाहिँ हुँदैन फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते भन्न नपाउँदै फोन सम्पर्क विच्छेद भइसकेको छ उहाँबाट शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल हुने गर्दछ कार्यक्रममा र सही जवाफ दिनुहुने तपाईँमध्ये एकजनाले आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनबाट जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिका प्रकारले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा तपाईँले लगाउने हाते घडी वारेन्टी हाते घडी मोबाइलका ग्याट ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसिल सिडिएम युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एकमात्र स्थान एमुन मोबाइल हाउसले पुरस्कारको व्यवस्था गरेको छ कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर राज के भइरहेछ प्रविधिमा सबै ठिकठाक छ नि है <laughs> ठाक छ राजको इसारा कोही बेला नेटवर्कले गर्दा नि हुन्छ अब फेरि आइसक्नु भएको छ हजुर नमस्ते विजयमा जानुभयो कहिलेकाहीँ गडबडी हुन्छ नेटवर्कमा गडबडी कहिलेकाहीँ प्रविधिमा गडबडी हुन्छ गडबडीका बावजुद पनि हामी तपाईँसँग खेल खेलिरहेका छौँ गाउँ खाने कथाको खेल खेलेका छौँ कार्यक्रम लौ खानुस् गाउँमा फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ शक्ति खोरबाट कृष्ण श्रेष्ठ कृष्णजी के गर्नुहुन्छ बसी बसाई कार्यक्रममा पहिलोपल्ट हो है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि गाउँखाने कथा राखिहाल्छु है त पटुकी कसी कम्मरमा गर्छिन् काम नानी आफू भने निरन्तर खिँदै जाने के होला हसिया या करौती के गर्ने त्यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त तपाईँको जवाब पनि बिग्रियो भनेको छ कम्प्युटरले सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार शक्तिखोरबाट कृष्ण श्रेष्ठ हुनुहुन्थ्यो उहाँले पनि मिलाउन सक्नु भएन अब भने म यसको जवाफ दिन्छु पटुकी कसी कम्मरमा गर्छिन् काम नानी आफू भने निरन्तर खिँदै जाने यसको सही जवाब थियो कुचो कुचोको कम्मर कसिएको हुन्छ र जति काममा आउँदै गर्यो त्यति खिँदै जाने गर्छ त्यसैले यसको सही जवाब थियो कुचो कम्प्युटरले यसैलाई आधिकारिक मान्छ फेरि पनि कोही सहभागी हुनुहुन्छ हामीसँग गाउँखाने कथाको खेल खेल्नको लागि उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ घडौलीदेखि प्रकाश पौडेल प्रकाशजी कतिमा पढ्दै हुनुहुन्छ नौमा पढाइ कस्तो चलिरहेको छ राम्रो राम्रो छ है हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहाले है त हुन्छ जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुनासाथ फोहरमा फाल्छन् के होला जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुनासाथ फोहरमा फाल्छन् के होला प्रकाशजी हजुर गाह्रो भयो तपाईँसँग पनि छ त्यो चिज तपाईँसँग नभए पनि तपाईँको घरमा चाहिँ छ ल अन्तिम पटक राखेँ है त तपाईँको लागि यो क्वेसन जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुन साथ फोहोरमा फाल्छन् के होला प्रकाशजी हजुर गाह्रो पर्यो नाइटो यसैलाई अन्तिम जवाफ मान्ने है कुनलाई मान्ने त ल भन्नुहोस् ठिकै छ यसको सही जवाब हामी केही बेर पछि भन्नेछौँ कार्यक्रमबाट बिदा हुन्छौँ है त अहिले हुन्छ नमस्कार प्रकाश पौडेल हुनुहुन्थ्यो गडौलीबाट आएन भनेर गइसक्नु भएको छ अब हामी फेरि पनि कोही सहभागी साथीसँग कुराकानी गर्छौँ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ फेरि सुनेनौँ हामीले तपाईँको आवाज युनिक पछाडि चाहिँ के होला युनिक थापा युनिक चाहिँ के गर्नुहुन्छ आजभोलि बसी बसाइ नै हो है हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि गाउँखाने कथा राखिहाल्छु है त जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुन साथ फोहरमा फाल्छन् के होला सुन्नु भएको छ तपाईँले हामीलाई ल तपाईँको लागि फेरि गाउँखाने कथा राखेँ है त जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुनासा फोहोरमा फाल्छन् के होला मैले भने नि तपाईँसँग पनि होला तपाईँको घरमा पनि होला घरमा चाहिँ पक्कै छ पात्र होला भन्नु पर्यो जवाफ दिनु पर्यो यसैलाई अन्तिम जवाफ मान्ने पात्रो हेर्नुहोस् तपाईँको जवाब भन्नुहोस् न कुनलाई मान्ने पात्रो के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त ला तपाईँको जवाब बिग्रियो त युनिकजी <laughs> गइसक्नु भएको छ उहाँले दिनुभएको जवाफ पात्र लगभग लगभग मिल्ला जस्तो पनि गरेको थियो तर मिल्न भनिसकेको छैन अब केही सहभागीलाई सहभागी गराउँछौँ कोही साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते नमस्ते हजुर उहाँसँग कुराकानी हुन सकेन शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ रमाइलो खेल गाउँ खाने कथाको खेल खेलिरहेका छौँ कार्यक्रम लौ खानुस गाउँको यो भसाइमा पनि प्रविधिमा हुनुहुन्छ राज म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ कोही सहभागी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते नमस्ते त्यहाँदेखि को बोल्दै हुनुहुन्छ काभ्रेबाट कुमार प्याकुरेल काभ्रेबाट कुमार प्याकुरेल कुमारजी कार्यक्रममा पहिलोपल्ट हो है पहिलोपल्ट हो के गर्नुहुन्छ कुमारजीले बसी बसाई है हुन्छ तपाईँको लागि गाउँखाने कथा राखिहाले है त जन्म हुँदा सबै मलाई अति माया गर्छन् वर्ष पुरा हुनासाथ फोहोराउन फाल्छन् के होला यो हो भित्ते पात्रो के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरलाई सोधौँ के भन्छ तपाईँको जवाब सही जवाब कुमारजी ल ताली पड्केको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने सुटिङ छौँ नमस्कार कुमार फ्याकुरेल हुनुहुन्थ्यो काभ्रेबाट फेरि पनि कोही सहभागी आइसक्नु भएको इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ गुरुङ चण्डी युवराज गुरुङ चण्डी भन्ज्याङ हजुर के छ हाल खबर एकदम ठिक छ एकदम छ है अनि चण्डी भन्ज्याङतिरको चाहिँ के छ पानी पर्न रोकिया छ कि घाम लागिरहेछ कि कस्तो छ ए ल ठिक छ तपाईँको लागि गाउँखाने कथा राखिहाले है त हुन्छ हात्ती घोडा उठ खेल्छन् छैन त्यहाँ देश राजा मन्त्री सिपाहीको हुने घर चरेस के होला चेस यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब युवराजी हजुर सही जवाब भनेको छ विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार युवराज गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट उहाँले पनि मिलाइसक्नु भएको छ अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ अब अन्तिम एउटा गाउँ खाने कथा तपाईँको माझमा राख्छु त्यसपछि मात्र बिदा माग्नुपर्छ भनेर राजको इसारा पाएको छु अब अन्तिम एउटा गाउँ खाने कथा छ छिट छिटो आउनुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको लाइन हुँदै कोही सहभागी आइसक्नु भएको छ उहाँसँग खेल खेल्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ बाघमारा चारदेखि माधव डल्लाकोटी माधवजी के गर्नुहुन्छ पढाइ कतिमा पढ्दै हुनुहुन्छ नौमा कस्तो चलिरहेको छ तपाईँको पढाइ राम्रै है ल एउटा गाउँ खाने कथा राखिहाले है त खाना जति खाए पनि मुखैबाट फाल्ने खुबी राख्छ आफूभित्र धेरैलाई पाल्ने के होला धारा धारा के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त माधवजी अहिले चाहिँ सही जवाब भन्न सकेन बिग्रेको छ भनेर भनेको छ है सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार माधव डल्लाकोटी हुनुहुन्थ्यो बाघमारा चारदेखि मिलाउन सक्नु भएन फेरि पनि कोही साथी हुनुहुन्छ अब अन्तिम एकजना साथीलाई चाहिँ सहभागी गराउँछौँ किनभने यसको सही जवाब पाउन सकेको छैन त्यसैले हुन त यही गाउँखाने कथा अर्को हप्ता राख्दा अझै रोचक हुन पनि सक्छ तपाईँलाई मनमा खुल्दुली लागिराखेको हुन पनि सक्छ यसको सही जवाब के हो भनेर जान्न तपाईँलाई त्यति त्यतिन्जेलसम्म हामीलाई कुरिराख्नलाई चाहिँ अप्ठ्यारो नपारौँ राजको इसारा आउँदैन बिदा माग्नुपर्छ जसरी पनि समय निकै गइसकेको छ भन्ने इसारा पाएको छु आज धेरै साथीहरू आउनुभएको थियो सलिना बसेल गडौलीदेखि मिलाउन सक्नु भएन नवीन आचार्य मोहनादेखि मिलाउन सक्नु भएन लोक गुरुङ चण्डी भन्ज्याङबाट मिलाउनु भएको छ अस्मिता कणेल जमुनापुरबाट मिलाउन सक्नु भएन सन्तोष कोइराला झुरझुरीबाट मिलाउन सक्नु भएन कृष्ण श्रेष्ठ शक्तिखोरबाट मिलाउन सक्नु भएन प्रकाश पौडेल गडौलीबाट मिलाउन सक्नु भएन युनिक थापा नवलपरासीदेखि मिलाउन सक्नु भएन कुमार प्याकुरेल आउनुभएको थियो काभ्रेदेखि उहाँले भने मिलाउनु भएको छ युवराज गुरुङ चण्डी भन्ज्याङ झन्ज्याङबाट मिलाउनु भएको छ माधव डल्लाकोटी बागमारा चारदेखि आउनुभएको थियो उहाँले मिलाउन सक्नु भएन आज तिनजना साथीले मात्रै मिलाउनु भएको छ तिनजना साथीमध्ये एकजनालाई विजेता पर्छ विजेता गराउनको निमित्त हामी गोला प्रथाबाट एकजनालाई मात्रै विजेता गराउँछौँ गोला बनाउने जिम्मा राजलाई दिन्छु त्यो दिन जेलको लागि भन्ने एउटा आवाज तपाईँको माझमा राख्नुपर्ने हुन्छ यो आवाजपछि फेरि पनि उपस्थित हुने गर्छौँ विजेताको साथमा गोला बनाउने जिम्मा राजलाई दिन्छु त्यो दिन जेलको लागि भने यो भाका खैर केही खैर केही छैन यो भाका तपाईँको माझमा बजाउँछौँ केही बेर पछि अहिले भने पृष्ठभूमिमा नै बजिराखेको छ हामीले समय अभावको कारणले बजाउन सकेनौँ यति बेला भने मेरो हातमा गोला परिसकेको छ आज विजेता बन्नुभएको छ कुमार प्याकुरेल काभ्रेदेखि आउनुभएका कुमार प्याकुरेल विजेता बन्नुभएको छ उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ कुमार प्याकुरेलजी तपाईँले वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसबाट आकर्षक पुरस्कार जित्नु भएको छ तपाईँ अहिले मलाई सुनिराख्नु भएको छ भने पनि तपाईँ हाम्रो प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनको लागि आग्रह गर्दछु वा रेडियो अर्पण एक सय मेगाहर्जको कार्यालयमा अफिस आवरमा आफ्नो परिचय पत्रको फोटोकपी सहित आएर आफ्नो पुरस्कार सङ्कलन गरिदिनु हुनको लागि अनुरोध गर्दछु हुन्छ अब पनि कार्यक्रमबाट बिदा लिन्छु धेरै साथीहरू आउनुभयो फोनबाट आज नयाँ नयाँ साथीहरू पनि धेरै आउनुभयो सबै सबैलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु कति साथीहरू फोनमा आउनुभयो फोनबाट बिचमै कुराकानी नहुँदै भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु कति साथीहरूको फोन लागेन होला तपाईँहरूलाई पनि अर्को हप्ता अवश्य लाग्छ आभार पनि व्यक्त गर्छु र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राजप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दछु र पुरस्कारको व्यवस्था गरिदिनुहुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्चको प्रस्तुति कार्यक्रम लौखानुज गाउँको आजको व्यवसायबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अन्तिममा यो आवाज तपाईँको माझमा राख्दैछु छुट्टिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस्